हुम्लाको सिमीकोटमा सीता विमान दुर्घटना यात्रुहरू सकुशल सुनसरीको पाँच कन्यामा करेन्ट लागेर एक महिलाको मृत्यु नेपाल भारत गृह सचिव स्तरीय सुरक्षा बैठक आज काठमाडौँमा हुँदै सोभि चुनावको वातावरण बनाउन नेविसङ्घद्वारा कार्यकर्ता भेलाको आयोजना आज अन्तर्राष्ट्रिय दुध दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै इलाम र पाँचथरमा तीन दिनदेखि विद्युत सेवा अवरुद्ध भारतको छत्तिसगढ राज्यका बीसजना काङ्ग्रेस नेताहरूको हत्या गर्ने नक्सलवादीको चेतावनी अमेरिकामा टोर्नाडो का कारण दुईजनाको मृत्यु कैयौं घाइते र राजधानीमा जारी गोर्खाको फुटबलमा आज जाउला खेल र बयस युनियन तथा हिमालयन शेर्पा र फ्रेन्ड्स क्लब भिड्ने न्यू साइनिङ एजुकेसन सेन्टरको अत्यन्तै जरुरी सूचना न्यू साइनिङ एजुकेसन सेन्टरको अत्यन्तै जरुरी सूचना रनपाट बकुलहार दूरसञ्चार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 हजुर नमस्कार नेपालवाणी नेटवर्कले काठमाडौँमा तयार पारेको राष्ट्रिय खबरमा रविन्द्र सुवेदी र मुक्तिबाबु रेग्मीको स्वागत छ देशभरका विभिन्न एफएम स्टेशन र इन्टरनेटमा वाणी डट कमबाट संसारभर एकैसाथ प्रसारण भएको राष्ट्रिय खबर अब विस्तारमा हुम्लाको सिमीकोटमा सीता एयरको विमान दुर्घटना हुनबाट जोगिएको छ नेपालगञ्जबाट आज बिहान हुम्लाको सिमीकोटका लागि उडेको नाइन एएसबी विमान धावन मार्गबाट धावन मार्गमा पखेटा भित्तामा ठोकिँदा दुर्घटनामा परेको थियो विमानमा सवार पाँचैजना यात्रु भने सकुशल रहेका छन् दुर्घटनामा विमानको पखेटा र पाङ्रामा सामान्य क्षति पुगेको छ सिमीकोट विमानस्थलमा एक साता अघि गोमा एयरको विमान पनि ठूलो दुर्घटनाबाट जोगिएको थियो खराब मौसमका कारण दुर्घटना भएको आशंका गरिएको छ नेपाल भारत गृह सचिव स्तरीय सुरक्षा बैठक आज काठमाडौँमा बस्दैछ बैठकका लागि भारतीय सचिव आरके सिंह केबेरमा काठमाडौँ आइपुग्दै हुनुहुन्छ सिंह नेतृत्वको अठार सदस्यीय टोली काठमाडौँ आए लगत्तै बैठक शुरू हुने परराष्ट्र मन्त्रालयले जनाएको छ नेपालका तर्फबाट गृह सचिव नवीन घिमिरेले नेतृत्व गर्नुहुनेछ बैठकमा सीमा सुरक्षा सीमा अपराध लागू पदार्थ ओसार प्रसार नक्कली मुद्रा कारोबारका विषयमा छलफल हुने नेपाली पक्षले जनाएको छ गृह सचिव स्तरीय वार्ता दुवै देशले आलोपालो रूपमा गर्दै आएका छन् बैठक आजै सकिने भए पनि भारतीय टोली आगामी सोमबार स्वदेश फर्कने कार्यक्रम रहेको गरेको छ नेपाल बसाएका क्रममा भारतीय टोलले अन्य भेटवार्ताका कार्यक्रम पनि तय गरेको बुझिएको छ स्वतन्त्र विद्यार्थी युनियन सोभिको चुनाव स्थगित भएपछि नेविसंघले आज आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ बिहान एघार बजेपछि राजधानीको ल क्याम्पसमा कार्यकर्ता भेला बोलाएर आधिकारिक धारणा सार्वजनिक गर्न लागि नेविसंघका प्रवक्ता युपी लामिसानेले जानकारी दिनुभयो उहाँले राजधानीमा उपलब्ध अगुवा कार्यकर्तालाई बोलाइएको र दिउँसो तीन बजेपछि पत्रकार सम्मेलन गरी धारणा सार्वजनिक गर्ने बताउनुभयो तेइस गति हुने भनिएको सोबियो चुनाव त्रिभुवन विश्वविद्यालयले अस्ति स्थगित गरेपछि नेविसंघ अहिले सड़क संघर्षमा रहेको छ यसैबीच चुनावी वातावरण बनाउने विषयमा आज आज पनि अन्य विद्यार्थी संगठनहरूसँगको छलफललाई निरन्तरता दिने भएको छ विद्यार्थी संगठनसँग हिजो पनि अनौपचारिक छलफल गरेको नेविसङले आज पनि छलफल गर्न लागेको प्रवक्ता लामिछानेले बताउनुभयो तर समय स्थान भने अझै तोकिएको छैन विद्यार्थी संगठनहरूले क्याम्पसमा तालाबन्दी गर्ने ठाउँ ठाउँमा झडप हुन थालेपछि तेइस गतिको सोब्यू स्थगित गरेको थियो यस्तै त्रिवीले सोभि निर्वाचन स्थगन गरेको विरोधमा मधेसी विद्यार्थी फोरम नेपाल पनि सङ्घर्षमा उत्रेको छ फोरमले आजदेखि एक्काइस गतिसम्म सहित तराईका विभिन्न जिल्लामा सङ्घर्षका कार्यक्रम गर्ने सार्वजनिक गरेको छ ठुला दलका विद्यार्थी भातृ संगठन र त्रिवी मिलेर सोभि निर्वाचन स्थगन गरेको आरोप लगाउँदै सोभि निर्वाचनमा उनीहरू पराजय हुने डरले षड्यन्त्र गरेको फोरमका अध्यक्ष अशोक यादवको भनाइ छ जेठको अन्तिम सातासम्म पनि नयाँ निर्वाचनको मिति घोषणा नगरी असार एक गतिदेखि त्रिवी उपकुलपतिको राजीनामा माग्दै दोस्रो चरणको आन्दोलन सुरु गरिने चेतावनी समेत दिएको छ आज अन्तर्राष्ट्रिय दुध दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ दुध विकासको अवसरमा राष्ट्रिय दुग्ध विकास बोर्डले आमा घरका वृद्धा लगायत अनाथ घरका बालबालिकालाई दुधपान प्रभात फेरी निबन्ध प्रतियोगिता लगायतका कार्यक्रम आयोजना गरेको छ त्यसै गरी सरकारवाला अन्य संघ संस्थाले पनि विभिन्न कार्यक्रम गरेर आज अन्तर्राष्ट्रिय दुध दिवस मनाउँदैछन् यो दिवस नेपालमा विगत तीन वर्षदेखि मनाइँदै आएको छ खाद्य तथा कृषि संगठनको आह्वानमा सन् दुई हजार एकदेखि जुन एक तारिकलाई विश्वभर दुध दिवसका रूपमा मनाउन थालिएको हो सरकारले दुध तथा दुग्ध पदार्थको गुणस्तर कायम गर्ने खाद्य पोषण सुरक्षामा टेवा पुर्याउने नाराका साथ यो दिवस मनाउन लागेको हो पशु निर्देशनालयका अनुसार मुलुकमा दैनिक दस लाख लिटर दुधको माग छ उत्पादन भने वर्षायाममा सवा आठ लाख र सुखायाममा सात लाख लिटर मात्रै हुँदै आएको छ बागलुङमा जारी नेपाल बार एसोसिएसनको चालिसौँ राष्ट्रिय कार्यकारिणी परिषद बैठक आज सकिँदैछ हिजोदेखि सुरु भएको बैठक आज बागलुङ पत्र जारी गर्दै सम्पन्न हुने बार एसोसिएसनले जनाएको छ बैठकले मन्त्री परिषदका अध्यक्ष खेलराज रेग्मीलाई प्रधान न्यायाधीश पदबाट राजीनामा दिन दबाव दिने बुझिएको छ रेग्मीलाई मन्त्री परिषद अध्यक्ष बनाएको विरोधमा रहेको बारले प्रधान न्यायाधीश पदबाट भने रेग्मीले राजीनामा दिनुपर्ने बताउँदै आएको छ बैठकमा मुलुकभरका छयासीवटा बार इकाइबाट पाँच सय कानून व्यवसायी सहभागी भएका छन् सुनसरीको पाँच कन्या तीनमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ बिजुलीको खम्बाबाट चोडिएको तारबाट करेन्ट लागेर पैंतिस वर्षीय राधा घिमिरेको मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ करेन्ट लागेपछि गम्भीर घाइते भएकी घिमिरेको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो इलाम र पाँच थर तीन दिनदेखि अन्धकार बनेको छ हावाहुरीका कारण विद्युत पोल ढल्दा बिहिबार रातिदेखि दुई जिल्लामा विद्युत सेवा अवरुद्ध भएको हो विभिन्न स्थानमा पोलहरू ढलेको र तारहरू समेत यत्रतत्र तत्र छुडिएकाले विद्युत कहिलेदेखि सुचारू हुने भन्ने अझै टुङ्गो नलागेको भएको नेपाल विद्युत प्राधिकरण इलाम शाखाले जनाएको छ झापाको अनारमणीदेखि इलाम र पाँचतरका विभिन्न स्थानमा तार चुडिएको पोल ढलेको र रूखमा तार अड्किएकाले मर्मत गर्न समय लाग्ने प्राधिकरणले जनाएको छ इलाम र पाँचतरका धेरै स्थानमा हाउरीले क्षति पनि पुर्याएको छ मुख्य वितरण लाइन नै अवरुद्ध भएकाले दुई जिल्ला यतिखेर अन्धकार बनेको हो विद्युत अभावले दुवै जिल्लाका बासिन्दालाई प्रत्यक्ष असर पुगेको छ सञ्चार माध्यम पनि यसको असरमा परेका छन् इलामबाट प्रकाशित हुने तीनवटा दैनिक पत्रिका बन्द भएका छन् भने तीनवटा एफएम जेनेरेटरबाट सञ्चालन हुँदै आएका छन् विद्यालयको गाह्रो भत्किँदा इलामको कन्याममा एक बालक गम्भीर घाइते भएका छन् कन्याम गाविस वडा नम्बर नौस्थित नवज्योति प्राविको भवन भत्किँदा सोही ठाउँका कक्षा दुईमा अध्ययन गर्ने आठ वर्षीय दिपेश अधिकारी घाइते भएका हुन् उनलाई उपचारका लागि झापाको मनमोहन अस्पताल लगिएको छ विद्यालयको खेल मैदानमा खेल्ने क्रममा विद्यालयको गाह्रो भत्किएको थियो कपिल वस्तुमा खटिएको पाँचवटा टोलीले पाँच दिनमा चार सय सन्ताउन्न जनालाई नागरिकता वितरण गरेको छ नेकपा माओवादीले गरेको अवरोध र विरोधका बावजुद टोलीले सो नागरिकता वितरण गरेको हो सबैभन्दा बढी लवनी केन्द्रमा एक सय नागरिकता वितरण भएको थियो यस्तै बाणगङ्गा र रङ्गपुर केन्द्रमा एक सय सात सातवटा चनैमा चौरासी र शिवगढीमा एक्काइसवटा नागरिकता वितरण भएको प्रशासकीय अधिकृत मेघनाथ उपाध्यायले जानकारी दिनुभयो पाँच दिनमा पाँच केन्द्रमा सत्र गाविसले सो अवधिमा नागरिकता बनाएको उहाँले बताउनुभयो शिवगढी केन्द्रमा वैद्य पक्षका कार्यकर्ताहरूको टोलीले काम काम सुरु गरेकै दिन गत जेठ बाह्र गते नै दुई गाविसलाई छ घन्टा गाविस सचिवलाई छ घन्टासम्म नियन्त्रणमा लिई छाडेको घटना सार्वजनिक भएपछि क्षे त्यस क्षेत्रका गाविस सचिवहरूले सिफारिस नदिएकोले शिवगढीमा कम नागरिकता वितरण भएको थियो बीस केन्द्र कायम भएको पाँच टोलीले असार दुई गतेसम्म कार्य गर्ने बताइएको छ राष्ट्रिय खबरमा विदेश खेल खबर बाँकी नै छन् नेपालवाणी नेटवर्क सुन्दै गर्नुहोला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 रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा नक्सलवादीले जिल्ला प्रशासनलाई लेखेको पत्रमा केन्द्र र राज्य सरकारलाई गत हप्ताको आक्रमणले जवाफ मिलेको दावी गर्दै प्रहरीलाई सहयोग गर्ने कुनै पनि राजनैतिक दललाई निशाना बनाउने चेतावनी दिएको छ पत्रमा नक्सलवादीले बस्तर जिल्लाबाट केन्द्रीय रिजर्भ पुलिस बल सीआरपीएफलाई हटाउने नक्सलवादी विरुद्धको अपरेसन ग्रीन हन्ट बन्द गर्ने र विकास र परिवर्तनका यात्रा बन्द गर्ने विद्रोहीमाथि आक्रमण गर्ने प्रहरीलाई हत्याको मुद्दा लगाउने आफ्ना कार्यकर्ता रिहाई गर्ने लगायतका माग राखेको छ भारतमा नक्सलवादी भनिने माओवादीले विभिन्न माग राख्दै करिब तीस वर्षदेखि छत्तीसगढ़ लगायतका क्षेत्रमा विद्रोह गर्दै आएको छ गत हप्ता भीषण टोर्नाडो आदिको सामना गरेको अमेरिकाको ओक्लाहोमा राज्यमा पुनः टोर्नाडो आदि आएको छ आदिका कारण दुईजनाको मृत्यु भएको छ भने कयौं मानिस घाइते भएका छन् आदिबाट प्रभावित हजारौं मानिसलाई अन्यत्र सार्ने प्रयास भइरहेको सीएनएनले जनाएको छ आदि प्रभावित क्षेत्रहरूमा घरहरू भत्किएकाले हराइरहेकाहरूको उद्धार कार्य जारी रहेको बताइएको छ गम्भीर घाइते चौधजनालाई युकोनको क्यानेडियन भ्याली हस्पिटलमा भर्ना गरिएको छ अमेरिकी मौसम विभागले टोर्नाडोको खतरा अझै बढ्ने चेतावनी दिएपछि अत्याधिक आधी प्रभावित क्षेत्र खाली गर्ने प्रयास भइरहेको एक उद्धार अधिकारीले बताएका छन् आधीले सबैजसो घर भत्काएको र गाडी बगाएको छ भने सड़कहरूमा पानी जमेका कारण उद्धार कार्य कठिनाई भएको छ र अन्त्यमा खेल खबर राजधानीमा जारी गोर्खा कप फुटबल अन्तर्गत आज जाउला खेल युथ क्लब र बोयज युनियन भिड्ने भएका छन् प्रसादका कारण हिजो स्थगित खेलहरू आज हुन लागेका हुन् त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालामा दुई बजेपछि हुने खेलमा जाउला खेल विजयी भए क्वार्टर फाइनल पुग्नेछ भने पराजित भए अन्तिम खेलको नतिजा कुर्नुपर्नेछ यसै गरी दिउँसो चार बजे हुने खेलमा हिमालयन शेर्पा र फ्रेन्च क्लब बीच प्रतिस्पर्धा हुनेछ शेर्पाले पनि एउटा खेल जितेकाले आज पनि विजयी भए सेमी फाइनल पुग्नेछ फ्रेन्च पहिलो खेलमा पराजित भएको थियो राष्ट्रिय खबरको अन्त्यमा मूल खबरका शीर्षकहरू पुनः एकपटक हुम्लाको सिमीकोटमा सीता एयरको विमान दुर्घटना यात्रुहरू सकुशल सुनसरीको पाँच कन्यामा करेन्ट लागेर एक महिलाको मृत्यु नेपाल भारत गृह सचिव स्तरीय सुरक्षा बैठक आज काठमाडौँमा हुँदै सोभियो चुनावको वातावरण बनाउन नेविसंघद्वारा कार्यकर्ता भेलाको आयोजना आज अन्तर्राष्ट्रिय दूध दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै इलाम र पाँचतरमा तीन दिनदेखि विद्युत सेवा अवरुद्ध भारतको छत्तिसगढ राज्यका बीस काङ्ग्रेस नेताहरूको हत्या गरी नक्सलवादीको चेतावनी अमेरिकामा टोर्नाडो आदिका कारण दुईजनाको मृत्यु कयौं घाइते र राजधानीमा जारी गोर्खा कप फुटबलमा आज जावलाखेल र बोयाज युनियन तथा हिमालयन शेर्पा र फ्रेन्च क्लब भिड्ने हवस् त नेटवर्कको बिहान नौ बजेको राष्ट्रिय खबर सकियो प्राविधिक मित्र नन्दु गिलाङलाई धन्यवाद दिँदै मुक्तिबाबु रेग्मी र रविन्द्र सुवेदी विदा भयौँ नमस्कार

चर्चा पायो अनि कुन गीतले पाएन कुनै चर्चित दस लोकदोहरी आवाज